तत्काल दीर्घकालीन सहमतिका लागि रेग्मीले दलहरूलाई आग्रह गर्नुभएको हो रेग्मीको आग्रहपछि दलहरूले आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बसेर भोलिसम्ममा सहमति खोज्ने बताएका छन् विवादित विषयमा सहमति खोज्न नेताहरू अहिले केही बेरमा नयाँ बानेश्वरमा बैठक बस्ने तयारी गरेका छन् समितिमा रहेका दलहरूबीच निर्वाचन ऐन उम्मेद्वारको योग्यता लगायतका विषयमा कुरा नमिल्दा सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन एकीकृत माओवादीभित्र रिक्त पदपूर्ति प्रक्रिया सुरु भएसँगै आन्तरिक विवाद चर्किएको छ रिक्त रहेको सचिव र कोषाध्यक्ष पदमा पदपूर्तिको टुङ्गो लगाउन पटक पटक पदाधिकारीको बैठक बसे पनि निष्कर्षविहीन बन्दै गएको छ सचिव र कोषाध्यक्षसँगै महासचिवमा समेत कतिपय नेताहरू आकांक्षी देखिएपछि पदाधिकारी बैठक निष्कर्ष निष्कर्षविहीन बन्दै आएको हो भोलिबाट शुरू हुने केन्द्रीय समितिको बैठक अगाडि रिक्त पदपूर्तिको टुङ्गो लगाउन आज पनि पदाधिकारीको बैठक बसे पनि शीर्ष नेताहरू पदपूर्तिको टुङ्गो लगाउन असफल भएका छन् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बसेको बैठकमा सचिव र कोषाध्यक्ष पदका आकांक्षी बीच विवाद भएपछि बैठक निष्कर्ष निष्कर्षविहीन भएको हो महासचिव रहेका पोष्टबहादुर बोकटीलाई उपाध्यक्षमा बढुवा गराएर टोपबहादुर रायमाझी र कृष्ण बहादुर महरा महासचिव हुन चाहेको स्रोतको दावी रहेको छ महरा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् भने रायमाझी उपाध्यक्ष बाबुराम भट्टराई निकटका रूपमा चिनिँदै आएका छन् यता रिक्त आकांक्षीहरू धेरै भएपछि एमावधिले पार्टीमा पाँच सचिवको पद सिर्जना गर्ने तयारी गरेको छ पश्चिम नेपालमा केही दिन यता जारी बन्द फिर्ता भएपछि जनजीवन सामान्य बन्दै गएको छ सरकार र कमलेरी संघर्ष समिति बीच सहमति भएसँगै बन्द फिर्ता भएपछि दाङ बाँके बर्दिया कञ्चनपुर लगायतका जिल्लामा शैक्षिक संस्था कल कारखाना र बजार पसल खुलेका हुन् गैराती महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा भएको सहमतिपछि कमलेरीहरूले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ललितपुरको चाको पार्टीमा कमलेरी रहेको अवस्थामा मृत भेटिएकी दाङकी सृजना चौधरीको मृत्युबारे छानबिन गर्ने र पीड़ित परिवारलाई तत्काल पाँच लाख रुपियाँ राहत उपलब्ध गराउने सरकारी आश्वासनपछि सहमति भएको हो सृजनाको हत्या भएको पुष्टि भए थप पाँच लाख दिने सहमति समेत भएको छ चितवनको माडीमा रहेको बगै खोलामा डुबेर शनिबार बिहान बालिकाको ज्यान गएको छ शनिबार बिहान आठ बजे खोलामा नहुन गएको बेला डुबेर बगौडा नौ बगौडा एक खैरनीकी आठ वर्षीय संगीता राणाभाटको ज्यान गएको प्रहरीले जनाएको छ शनिबार विदाको दिन खोलामा नहुन गएकी राणाभाट नहुने क्रममै डुबेको अनुमान प्रहरीले गरेको छ स्थानीय जातको कुखुरा र हाँसमा बर्ड फ्लू देखिएपछि नलप्रासीको कुमार ओर्थीमा कुखुरा हाँस र अण्डा नष्ट गरिएको छ पशु चिकित्सक उत्तम आचार्य नेतृत्वको टोलीले कुमार कुमारओर्थीको एभरेस्ट एग्रिकल्चर फर्मसहित अठाइस घरका कुखुरा र हाँस नष्ट गरेको हो स्थानीय जातका कुखुरा चार सय पचासी र दुई हाँस नष्ट गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ कार्यालयले कुमारवर्ती वरपरका पाँच किलोमिटर क्षेत्रलाई उच्च जोखिमको क्षेत्र घोषणा गरी निगरानी थालेको छ यसअघि जिल्लाका मुकुन्दपुर र देउरालीमा समेत बर्ड फ्लू देखिएको छ बर्ड फ्लू संक्रमण पूरा रूपमा नष्ट नहुने भएकाले सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरेको पशु चिकित्सक आचार्यले बताउनु भएको छ कुखुरा हाँस नष्ट गरेपछि किसानहरूलाई हजारौं रुपियाँ घाटा भएको छ स्वास्थ्यमा समस्या देखिएपछि दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेसनल मण्डेला अस्पताल भर्ना भएका छन् फोक्सोमा संक्रमण देखिए लगत्तै उनानब्बे वर्षीय मण्डेला अस्पताल भर्ना भएको बीबीसी अनलाइनले उल्लेख गरेको छ मण्डेलाको स्वास्थ्य अवस्था स्थिर रहेको राष्ट्रपति जेकोब जुमाका प्रवक्ताले जानकारी दिएका छन् दक्षिण अफ्रिकामा राष्ट्र पिताको उपाधि पाएका मण्डेलाको स्वास्थ्य अवस्थामा पछिल्लो समय समस्या देखा पर्दै आएको छ गत अप्रिलमा पनि उनले अस्पतालमा दस दिन बिताएका हुन् मण्डेला सन् उन्नाइस सय चौरानब्बेदेखि उनासीसम्म दक्षिण अफ्रिकाको राष्ट्रपति बनेका थिए स्वतन्त्रका स्वतन्त्रताका लागि लड्ने क्रममा सत्ताइस वर्षसम्म जेलमा परेका मण्डेलाको केही समयदेखि नै फोक्सोमा समस्या देखा परेको थियो हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार इस अर्पण खबर